चुनावी वातावरण बनाउन र चुनावपछि संविधान जारी हुने सुनिश्चितताको लागि चुनाव भएको छ महिनाभित्र संविधानको मस्यौदा तयार पार्ने र एक वर्षभित्र जारी गर्ने प्रतिबद्धता जनाएको माओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो त्यस्तै चुनावी प्रक्रियामा सहभागी नभएका दलहरूलाई वार्ताको लागि पत्रचार गर्ने निर्णय पनि बैठकले गरेको छ सरकार र समितिले औपचारिक पत्र पठाइसकेपछि दुई पक्षको समझदारीमा वार्ता हुने श्रेष्ठको भनाइ छ नेकपा माओवादी लगायतका दल चुनावी प्रक्रियाको विरोधमा छन् त्यस्तै उच्च स्तरीय समितिको बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगले सुझाव दिएको कानूनी जटिलताका विषयमा छिट्टै टुङ्गमा पुग्ने निर्णय समेत गरेको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रसन्नले संविधान सभाको चुनाव नजिकिँदै गर्दा षड्यन्त्र हुन थालेको बताउनु भएको छ पार्टी कार्य कोटेश्वरमा भएको कार्यक्रममा उहाँले एकीकृत माओवादीले जित्ने अवस्थामा चुनाव हुन नदिने र हार्ने अवस्थामा चुनाव गर्ने गरी केही पक्ष तत्पर भएको आरोप लगाउनुभयो पार्टीभित्र केही समस्या देखिएको भन्दै उहाँले बैठकबाट सबै समस्या समाधान गरी सबै शक्ति चुनावमा केन्द्रित गर्ने बताउनुभयो नेकपा माओवादीप्रति संकेत गर्दै उहाँले माओवादीको नाममा चुनाव घटनाबाट कोही भाग्न नमिले बताउनुभयो कार्यक्रममा एमाले गुल्मीका पूर्व सांसद प्रसाद पोखरेल सहित चारजना एकीकृत माओवादीमा प्रवेश गरेका थिए नेताहरूको कार्यविभाजनमा देखिएको विवाद मिलाउन एकीकृत नेकपा माओवादीको बैठक आज पनि बस्दैछ पार्टीको केन्द्रीय कार्य कोटेश्वर पेरिस डाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको प्रस्ताव अनुसार कार्यविभाजनको विवाद मिलाउने नेताहरूले बताएका छन् पार्टीमा बाबुराम भट्टराई वरिष्ठ नेताको पद दिएर बाँकी जिम्मेवारी मिलाउने तयारीमा ए माओवादी लागेको छ भट्टराईले पत्याको घोषणा गरेपछि पदीय विवाद मिलाउन साउन चार गते विस्तारित बैठक समेत बोलाइएको छ मकवानपुरका एक सय अठार विद्यालय दरबन्दी बिना नै सञ्चालन भइरहेका छन् जिल्ला शिक्षा कार्यालय मकवानपुरबाट एउटा पनि दरबन्दी र राहत शिक्षक बिना नै ती विद्यालय सञ्चालनमा आएका हुन् शिक्षा कार्यालयसँग दरबन्दी माग गर्दा नपाएको ती विद्यालयले गुनासो गरेका छन् दरबन्दी नपाएका विद्यालयले अभिभावकसँग पैसा उठाउने सामुदायिक बन्द गाविसबाट पाएको राहतबाट शिक्षकलाई तलब खुवाउनु पर्ने बाध्यता रहेको बताएका छन् जिल्ला शिक्षा कार्यालयले विद्यालय सञ्चालनको अनुमति दिए पनि शिक्षक भने उपलब्ध नगराएको विद्यालयहरूले गुनासो गरेका छन् मकवानपुरमा शिक्षक दरबन्दी कम भएकोले विद्यालयहरूलाई शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा कार्यालय मकवानपुरका उपसचिव एम शर्मा पौडेलले बताउनुभयो दरबन्दी नपुगेका अडचालिस विद्यालयलाई यो वर्ष पिसिएफ अनुदान निकासा गरिएको उहाँले जानकारी दिनुभयो आज अन्तर्राष्ट्रिय न्याय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ न्याय दिवसको अवसरमा नेपाल मानवाधिकार आयोग र न्याय र मानवाधिकारसँग सम्बन्धित विभिन्न संस्थाले कार्यक्रम गरिरहेका छन् अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सन् उन्नाइस सय अन्ठानब्बे जुलाई सत्रका दिन जारी भएको हुँदा प्रत्येक वर्ष सत्र जुलाईलाई विश्वभरि अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसको रूपमा मनाइने गरिन्छ नेपालमा पनि विभिन्न कार्यक्रम गरी न्याय दिवस मनाइरहेको छ बिहेको लगन सकिए लगतै चाँदीको कारोबारमा कमी आएको छ सिजन सकिएकाले बिस्तारै कारोबार घटेको व्यवसायीहरूले बताएका छन् विवाह तथा व्रतबन्धको लगन सकिएको र मुख्य चाडपर्व सुरु हुन पनि समय बाँकी नै रहेकाले केही समय कारोबार खासै नबढ्ने उनीहरूले बताएका छन् सुन व्यवसायी तेजरत्न साकेले अझै कम्तीमा पनि दुई हप्ता सुनको कारोबारमा मन्दी नै रहने बताउनुभयो यसैबीच सुनको भाव आज केही बढेको छ मंगलबारको भावमा दुई सय पचास रुपियाँले बढेर एकाउन्न हजार रुपियाँ प्रति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 छात्रालाई अस्पताल भर्ना गरिएको छ उपचार भइरहेका मध्ये दसजनाको अवस्था गम्भीर छ उनीहरू सबैको उमेर आठदेखि बाह्र वर्षको रहेको छ नवसूर्जित विद्यालयमा मंगलबार स्कुलमा पाकेको खिचडी खाएपछि बालबालिका उचित हुन थालेका थिए यसको सूचना पाउने बित्तिकै उच्च अधिकारीहरू घटनास्थल पुगे लगेर बच्चाहरूलाई अस्पताल लगेका थिए प्रहरीले यो घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ बिहारका मुख्यमन्त्री नीतिश कुमारले यो हताहतीप्रति दुःख व्यक्त गरेका छन् उनले जाँचको आदेश समेत दिएका छन् आफ्ना नानी बाबु गुमाएका परिवारले जनै दुई लाख रुपियाँ दिने राज्य सरकारले घोषणा गरेको छ त्यहाँ स्कुल उपलब्ध गराउने खाद्य सामग्रीको खाद्य सामग्रीको ठिक्का पट्टामा व्यापक भ्रष्टाचार हुने गर्दछ रुसी राष्ट्रपति पुटिनले गत सातादेखि आफ्नो मुलुकको विमानस्थलमा बसिरहेका भगौडा गुप्तचर एडवार्ड स्नोडेनलाई अमेरिकाले आफ्नो देशमा थुनेर राखेको प्रतिक्रिया दिएका छन् पहिलो पटक राष्ट्रपति पुटिनले सार्वजनिक रूपमा वक्तव्य दिँदै स्नोडेनले जसरी भए पनि रुस छोड्न पाउनुपर्ने बताएका छन् स्नोडेन गत जुन तेइसमा हङकङबाट त्यहाँ पुगेका थिए उनले पछिल्लो समयमा रुसमा शरण मागेको भए पनि त्यस विषयमा पनि अमेरिकाले विरोध जनाएको छन् उनी हामीले बोलाएर आएका होइनन् तर आफ्नो देशमा आएका व्यक्तिलाई बस्ने नदिने भन्ने कुरा हुँदैन पुटिनले भने स्नोडेनले शरण माग्दा पनि अमेरिकाको दबावको कारण विदेशी नपाएको उनको भनाइ थियो स्नोडेनको विषयलाई लिएर गत शुक्रबार अमेरिकी राष्ट्रपति बारक ओबामा र पुटिनबीच फोन वार्ता भएको थियो ओबामाले उनीसँग स्नोडेनलाई रसियामा शरण नदिन भनेका थिए खेल समाचार पाकिस्तान र वेस्ट इन्डिज बीचको एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई सैतिस रनले पराजित गरेको छ टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पूरै ओभर खेलेर आठ विकेटको क्षतिमा दुई रन जोड्यो उनका लागि डारेन ब्राभोले चौन रन डायन ब्राभोले बुजिद त्रिचालिस रन जनसन चार रन किरोन पुलारले तीस रन र मार्शल सामुल्सले एक्काइस रनको योगदान गरे बोलिङतर्फ पाकिस्तानका शहीद अजमन र सायद अफ्रिदीले समान दुई दुई विकेट तथा मोहम्मद इफान र असद अलीले समान एक एक विकेट लिए दुई सय तेत्तिस रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानले सडचालिस दशमलव पाँच ओभरमा पुरै विकेट गुमाएर मात्र एक रन जोड्न सक्यो उसका लागि नसिर जमसेदले चौध रन उमर अकलमले पचास रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेनन् पहिलो खेलमा आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई शानदार जित हासिल गर्न गर्ने मुख्य नायक ठहरेका सहित अफ्रिदीले पनि उत्कृष्ट ब्याटिङ गर्न सकेनन् अफ्रिदी दस बल छ खेलाउँदै खेल्दै पाँच रन बनाएर आउट भए वेस्ट इन्डिजलाई जित दिलाउनको लागि बलिङतर्फ सुनिल नारीले सर्वाधिक चार विकेट र डायन प्राभले दुई विकेट लिए प्रतियोगिता अन्तर्गतको तेस्रो खेल शुक्रबार हुनेछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चुनाव भएको छ महिनाभित्र संविधान सभाको मसुदा तयार गर्ने उच्चस्तरीय राजनैतिक समितिको निर्णय निर्वाचनको विपक्षमा औपचारिक पत्र पठाइने संविधान सभाको चुनाव नजिकिँदै गर्दा षड्यन्त्र हुन थालेको ए माओवाध्यक्ष दाहालको भनाई आज अन्तर्राष्ट्रिय न्याय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै भारतको बिहार राज्यको छपरा जिल्लाको सरकारी विद्यालयमा दिउँसोको भोजन खाँदा एघार बालबालिकाको ज्यान गयो दसजनाको अवस्था गम्भीर र पाकिस्तान र वेस्ट इन्डिज बीचको एक दिवसीय क्रिकेटको दोस्रो खेलमा वेस्ट इन्डिज विजयी हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार